हित विपरीत काम भइरहेको भए तत्काल सुधार गर्ने उद्देश्य र सम्पूर्ण व्यवसायलाई करको दायरामा अनिवार्य रूपमा ल्याउनको लागि बजार अनुगमन सुरु गरिएको गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विकले जानकारी दिनुभयो आइतबार दुधला भाटीका फेन्सी किराना तरकारी तथा फलफुल मासु पसल होटल लगायतका बजारको अनुगमन गरिएको हो बजार अनुगमन अनुगमनको क्रममा पसल तथा व्यवसाय नगरपालिकामा दर्ता नभएको भएको पनि नवीकरण नभएको पसलमा होर्डिङ बोर्ड नभएको म्याद नागेका वस्तुहरू बिक्री गरिएको भेटिएको छ अनुगमनका क्रममा विभिन्न पसलहरूबाट मिठाई चिउरा भुजा सुजी कुरमुरे लगायतका सामानहरूमा म्याद नागेको पाइएको हो म्याद नागेको सामानहरूलाई बरामद गरिएको नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले जानकारी दिनुभयो बजार अनुगमनमा नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटा गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विक गलकोट नगरपालिकाका लेखापाल लक्ष्मण कण्डेल गलकोट नगरपालिका वार्ड नम्बर एकका अध्यक्ष नेत्रबहादुर बुढाथोकी नठाँडी प्रचौकीका सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो अनुगमनको क्रममा भेटिएका म्याद नागेका खाद्य सामग्री बिक्री गरिएको र मापदण्ड विपरीतका पसलहरू सुझाव तथा निर्देशन दिएको र दर्ता तथा नवीकरण नभएका पसलहरूलाई नगरपालिकामा दर्ता गर्न तथा नवीकरण गर्न र म्याद नागेका खाद्य सामग्रीलाई हटाउन सुझाव दिएको बताइएको छ आज बाटीका करिब छब्बिस पसलहरूमा अनुगमन गरेको गलकुट नगरपालिकाले जनाएको छ गलकुट बज तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ कार्यक्रममा गलकुट बचत तथा ऋण सहकारी संस्था लिमिटेड कार्य प्रबन्धक चेतनारायण अर्जेलले वार्षिक कार्ययोजना आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा गलकुट नगरपालिका वडा नम्बर सातको वडा सदस्य लोकबहादुर थापा गलकुट बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समितिका सदस्य तमबहादुर कार्कीले मन्तव्य राख्नु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 वार्ड नम्बर दस दर्लिङकी उन्नाइस वर्षीय वसन्त विश्वकर्माको उद्धार गरिएको हो उहाँलाई ढोरपाटा नगरपालिका वार्ड नम्बर एक स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसकिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले मल्लले बताउनुभयो स्वास्थ्य केन्द्रमा प्रसुतिका लागि आएकी विकको अत्याधिक रक्तस्राव भएको पेटमा दुईवटा बच्चा रहेको र अन्य गर्भवतीको भन्दा असामान्य अवस्था रहेको पाइएपछि तत्काल पोखरा पठाइएको उहाँले बताउनुभयो अत्याधिक रक्तस्राव हुँदा ए नेगेटिभ ब्लड चाहिने अवस्था आएपछि पोखरा पठाइएको हो बडीघाट गाउँपालिकाको पहलमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले गर्भवतीको उद्धार गरेको हो बागलुङ नगरपालिका वडा नम्बर तिन तातो पानीमा आग लागि हुँदा खाद्यान्न पसल जरेर नष्ट भएको छ शनिबार राति सवा एघार बजे स्थानीय चौवालिस वर्षीय अनिता किसानको पसलमा आग लागि हुँदा तिनले छाएको कच्ची घरसहित एक तोला सुन र पसलका सामानहरू जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र प्रसाद रेग्मीले जानकारी दिनुभयो आग लागिमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ रातको समयमा पसलमा कसरी आग लागि भयो भन्ने नखुलेको नआएको प्रहरीको भनाइ छ आगलागीबाट के कति क्षति भयो भन्ने विवरण नआएको बताइएको छ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले द्वन्द पीडितलाई स्वरोजगार बनाउने बताउनु भएको छ उहाँले पीडितको राहत र पुनस्थापनाका लागि रोजगार लक्षित कार्यक्रम सञ्चालन गरिरहेको पनि बताउनुभयो आइतबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित सहितका परिवार अपाङ्गता भएका बेपत्ता व्यक्तिका परिवार तथा द्वन्द पीडित व्यक्तिको राहत तथा पुनस्थापना सम्बन्धी अन्तर्क्रिया गोष्ठीमा उहाँले रोजगारका कार्यक्रम पनि सार्वजनिक गर्नुभएको हो गण्डकी प्रदेश सरकारले द्वन्द्वमा ज्यान गुमाएका परिवारका लागि स्वरोजगार बनाई जीविकोपार्जनमा सघाउ पुर्याउन उदे पुर्याउने उद्देश्यले गोलबेडा खेती र बाख्रा पालन सम्बन्धी सिपमूलक तालिम सञ्चालन गर्न थालेको चुमानले बताउनुभयो चुमानका अनुसार प्रदेशका पाँच जिल्लामा स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन हुनेछ बागलुङ कास्कित गोर्खा तनौ र लमजुङमा आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत कार्यक्रम सञ्चालन हुन लागेको उहाँले जानकारी दिनुभयो नेपाल सरकारले घाइतेहरूको उपचार निशुल्क गर्ने निर्णय गरेकाले पीडित परिवारको पुनस्थापना र अपाङ्गता भएकाहरूको पुनस्थापनाका लागि स्थानीय सरकार र प्रदेश सरकारले समन्वय गरेर कार्यक्रमहरू ल्याउने उहाँको भनाइ थियो कार्यक्रममा सहभागीहरूले सरकारले ल्याएका कार्यक्रमको प्रभाव र कार्यान्वयनको विषयमा जिज्ञासा राखेका थिए जिल्लामा क्रियाशील राजनीति राजनीतिक दल उपभोक्ता मञ्च पत्रकार महासङ्घ र सरकारवाला कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको सहभागितामा गोष्ठी सम्पन्न भएको थियो मन्त्रालयका उपसचिव काशीराम गैरेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो मन्त्रालयले सञ्चालन गर्ने गोलमेडा खेती कार्यक्रम कृषि ज्ञान केन्द्र पर्वत र बाख्रा पालन कार्यक्रम पशु विज्ञ केन्द्र बागलुङले सञ्चालन गर्नेछन् बागलुङ जिल्लाका पीडितहरूले शान्ति समितिमा सूचीकृत सहितका परिवार द्वन्द्वका द्वन्द्वका कारण अपाङ्गता भएका बेपत्ता व्यक्तिका परिवार एवं द्वन्द पीडित व्यक्ति तथा परिवारले यो कार्यक्रममा सहभागिता जनाउन पाउनेछन् कार्यक्रम अन्तर्गत छनौट भएका लाभग्राहीले गोलमेडा खेतीको लागि पन्ध्र हजार रुपियाँ अनुदान र प्राविधिक सहयोग तथा बाख्रा पालन गर्नेको लागि बिस हजार रुपियाँ अनुदान र प्राविधिक सहयोग पाउने मन्त्रालयले जनाएको छ सशस्त्र द्वन्दको समयमा राज्य र विद्रोही पक्षबाट मारिएकाको सम्झनामा काठेकोला गाउँपालिका वडा नम्बर एक पालामा सहित स्मृति पार्क निर्माण थालिने थालनी भएको छ सशस्त्र युद्धको बेला पालामा मात्रै छजना मारिएका थिए काङ्ग्रेसका तत्कालीन महासमिति सदस्य भरत शेरचन सहित स्थानीय नगेन्द्र थापा र भद्रकरी थापालाई विद्रोहीले गोली हानेर मारेका थिए सेनाले पनि माओवादीको कलाकार संगठनमा आबद्ध भएको आरोपमा यहाँकै चाँदनी थापा धनबहादुर बहादुर थापा र रोशन थापाले गोली हानेर मारेको थियो ती छ जनाको सम्झनाका लागि ओडाबाट बजेट विनियोजन गरेर पार्क र उनीहरूको मूर्ति समेत राख्ने योजना बनाइएको अध्यक्ष खड्का थापाले बताउनु भयो शहीदको सम्झना र सम्मानमा गौरवको योजना बनाएका छौ तर ओडाको बजेटले काम ढिला भयो उहाँले भन्नुभयो प्रदेश र सङ्घले सास राखेमा यो काम छिटो सकिन्थ्यो प्रदेश तहमा सुनवाई सुनवाई नहुँदा लगानी जुटाउन नसकिएको उहाँले को भनाइ छ मृतक नगेन्द्र र भद्रकलीका छोरा छोरा बहादुर निर्माण समितिका अध्यक्ष हुनुहुन्छ थापा एक वर्षका लागि मात्रै संस्था सत्ता शिक्षक हुनुहुन्थ्यो माओवादी जनयुद्ध चलिरहेको बेला विद्रोही पक्षका कार्यकर्ता विद्यालयमा संस्कृत पढाइ रोक्न दबाब दिन आएका थिए कार्यकर्तासँग मिनबहादुर थापाको भनावन भएकै आधारमा एक महिना नपुग्दै उहाँको बाबुआमा मारिएका थिए छोराछोरी कोही नभएको बेला दुई हजार सन्ताउन्न फागुनमा हतियारधारी आएर काठेगोला गाउँपालिको वडा नम्बर एकका नगेन्द्र थापा र भद्रकलीको घरभित्रै गोली हानेका थिए उनीहरूको किन हत्या गरियो भनेर तत्कालीन माओवादीले कुनै जानकारी दिएन म विद्यालयको हेडमास्टर पनि होइन एक वर्षका लागि सत्ता शिक्षक मात्रै थिए सामान्य भनाभनको रिसले बाबुआमाको हत्या भयो मिनबहादुरले भन्नुभयो अझै पनि के अपराधमा मेरो अभिभावक मारियो खोजी गरिरहेको छु आफूले चाहेर संस्कृत पढाइ रोक्न सक्ने अवस्था नहुँदा पनि दबाब दिँदा भनाभन भएको उहाँले बताउनुभयो अहिले मिनबहादुर त्रिचालिस वर्षका भए बिस वर्षमा धेरै समस्या झेल्नु पर्यो दुई बहिनी पाल्ने जिम्मेवारी पूरा गर्न उहाँले वैदेशिक रोजगारीको बाटो समा बाँच्नुभयो दस वर्षसम्म विदेशमा कमाएपछि दुई बहिनीको बिहेदान गराई आफ्नो घर परिवार पनि बसालेका छन् तर पनि आमा बाबुको अभाव सरले खट्किएको छ आमा बाबुको मृत्यु भएपछि उनले राहत स्वरूप रोजगार मागेका थिए नपाएपछि उहाँ वैदेशिक रोजगारीको रोजगारीका लागि मलेसिया जानुभयो रोजगारीमा जानु परेकै कारण आफ्नो पढाइ पुरा गर्न नपाएको उहाँले गुनासो गर्नुभयो घर व्यवहारको कारण पढाइ पनि भएन कमाउन सकिन उहाँले भन्नुभयो अहिले पनि मजदुरी गरेर जीवन निर्वाह गरिरहेको छु काठको काम गरेर परिवार पालेको उहाँले बताउनु भयो उहाँले विदेशबाट फर्केपछि ढुङ्गा र काठको काम गर्न परिवार धान धानेका छन् उनको दुई छोरी एक छोरा र श्रीमती छन् अन्य मृतकका परिवार सार्वजनिक रूपमा आउन नसके पनि थापाले उनीहरूको समेत नेतृत्व गरेको बताउनुभयो राजनीतिक रूपमा फरक आस्थाका आस्थामा भए पनि थापाले दुवैतर्फका मृतकको सम्झनामा सहित स्मृति पार्कको नेतृत्व गर्नुभएको छ परिवारको सदस्य मारिएपछिको पीडा मलाई राम्रोसँग थाहा छ त्यसैले सम्झनाका लागि पार्क र शालिग बनाउन लागेका हौ थापाले भन्नुभयो सानो बजेटले ठुलो काम आँटेका छौँ तिन वर्ष भयो पुरा गर्न सकिएको छैन गत आर्थिक वर्षको पाँच लाख रुपियाँको रुपियाँले पार्कको पहिलो तला निर्माण भएको छ एक तला पुरेर सडकको सतहमा आएर भ्यू पोइन्ट र छजनाको शालिक सहितको पार्क बनाउने तयारी गरिएको छ यो निर्माणाधीन पार्कबाट काठीकोला गाउँपालिका र बागलुङ नगरपालिकाको अधिकांश भूगोल र सदरमुकाम काम देखिन्छ काठेकोला सहित मध्यबहादुर लोकमार्गको झण्डै सात किलोमिटर खण्ड पनि देखिने भएकोले आकर्षक पार्क बन्ने भएपछि बजेट विनियोजन गरेर काम थालिएको अध्यक्ष खड्क थापाले बताउनुभयो ओडामा बजेट विनियोग बजेट नभएकोले धेरै लगानी गर्न सकेका छैनौ तर पनि आफ्नो